हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिराखेको छ राज र मजु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम के व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम के व्यवसायलाई हरेक दिन आउने गर्छ कार्यक्रम लोकझङ्कारको बसाइ लिएर हामी हरेक दिन हरेक नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो शनिबारे बसाईमा हुने भर्खरै बजारमा आएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिने गर्छौँ ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोहोरी भाकाबाट जुनलाई हेरिबस्दा अर्जुन खड्का अनि पूर्णकला बेसीको सुमधुर आवाजमा सजिलो भएका अवक्रममा तपाईँको लागि नाथ न्यानो भो उनको सामो संसारै सानो जुनलाई हेरिबस् त भन्ने लोकदोरी भएका हामी एकैछिनपछि कार्यक्रममा स्थान दिन्छौँ किनभने प्राविधिकमा थोरै गडबड देखाएको कारणले हामी अब क्रममा एउटा मिठो लोकदोरी भाका जोड्छौँ रामजी खाँड अनि पूर्णकला विषयको सुमधुर आवाजमा सजिएको लोक भाका मुख देख्न त पाउला भने यो निकै नै मर्मेपछि लोक भाका अब क्रममा तपाईँको लागि जति मन गर मनको मर्छ का मर्छ वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP लगन गरेर र कार्यक्रममा हामी निकै नै मर्मस्पर्शी लोक भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँको थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ अब नै कार्यक्रममा एउटा मिठो लोकदोरी भाका जोड्न चाहन्छु अर्जुन खड्का र पूर्णकला विषीको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका जुनलाई हेरिबस्दा यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छु कार्यक्रम लोकझङ्कारी व्यवसाय छोडेर कतै नजानला सानो हो जुनलाई हेरी बस्दा तिम्रो याद मेटाउन जुनलाई हेरी बस्दा जुनले पनि गिजाए झैलाउँछ भरभर आँसु घस्दा तिम्रो याद मेटाउ बस्दा जुनले पनि गिजाए झैलाउँछ बरबर आँसु खस्दा सबैका लागि सधैँका लागि टोरी अडपट एक सय चार थोप्रो छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नौको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितवन फोन नम्बर शून्य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 डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HMK Chitaun dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइन मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी यो हो रेडियो अर्पण एक सय सात थप्लो पाँच मेगा एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा तपाईँले नै मन पराउनु पराउनुभएका तपाईँले नै रुचाउनु भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ अब पनि कार्यक्रममा एउटा मिठो लोकदोहोरी भाकालाई जोड्न चाहन्छु यादै यादमा रामजी खान अनि टिकापुनको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका अवक्रममा तपाईँको लागि तिमी मात्र बस्छौ यो मुठुमा याद यादमा ताना मन जल्छ ए छुट्ने कुरा नगार है सानो तिमी छौ र मुठुको यो ढोको ढोकी चल्छ कसरी छुटुमा कसरी छुटुमा तिमी मात्र बस्छौ यो मुठुमा याद यादमा ताना मन चल्छ ए छुट्ने कुरा नगार है सानो तिमी छौ र मुठुको यो ढुकु ढुकी चल्छ ए छुट्ने कुरा नगार है सानो तिमी छौ र ढोकिल पोखिन्छ भुइँभरि पोखिन्छ कुरो है सुन हावा बहाना सागिनामा आला गइरहना याद माता नमा, याद यादमा तन मन जल्छ निकै नै मर्मेश्वर सिलोक भाका थियो रामजी खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजिकै लोक भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा यिनी भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट विधा माग्ने बेला भइसकेको छ यति बेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र एजेन्डासम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्र राजप्रति निकै नै आभारी छु भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि पागल बनी मर्छु रामजी खान अनि देवी खत्तीको आवाजलाई पृष्ठभूमिमा छोड्दै आज कार्यक्रमबाट बिदा हुन्छु नमस्कार छुपिया विश्वास विश्वासघात भए छाती पोल्छ तिम्रो मन दुखे जनै देउला मायाले नपुगे पगल पनि मर्छु होला तिमीले छोडी गए जल छुपिया विश्वासघात भए